kawa na धन कमाउन भने आए साउदी हुँदै दुबै परदेशीको याद गरेर नबस्नु है रुँदै फेरि आयो दसैँ र तिहार यो साल पनि आउँदै

right on.